मुक्त विचार उज्यालो नाइन्टी नेटवर्क कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली गीत संगीतको स्वर्णिम युगमा अतुलनीय योगदान पुर्याउने श्रष्टा र साधकमा समर्पित कालजयी नेपाली गीतहरूको विशेष कार्यक्रम अजर अमर गीतहरूको एक सय सन्ताउन्नौ श्रृंखलाबाट प्राविधिक मित्र दिनेश निरोलाका साथमा यो प्रस्तोता प्रकाश सामीको शालीन अभिवादन यो साता भदौको पूर्णिमाको दिन जनै पूर्णिमा मानिन्छ त्यस दिन नेपाली संगीत जगतका एक हस्ती सांगीतिक जगतका एक शिखर पुरूष गोपाल योन्जनको जन्मदिन पर्दछ त्यस उपलक्ष्यमा ललितपुरको ललितपुर हाट क्लिनिक क्लबमा शुभारम्भ द म्युजिकल जर्नीले गोपाल योन्जनमा श्रद्धाञ्जली संगीतको कार्यक्रम प्रस्तुत गर्दैछ र आज हामी उज्यालो नाइन्टी नेटवर्क मार्फत गोपाल योन्जनको जन्मदिनको पूर्व संध्यामा यो विशेष कार्यक्रम प्रस्तुत गर्दैछौ डाक्टर बुद्धिमान योन्जन र माता छेकु डोल्मा योजनका एकमात्र छोरा गोपाल योन्जन त्यो घरको सिकन्दर थियो उनको चिन्हको नाम सिकन्दर थियो उनी लामो समय मेडिसिन पूजा गरेर मेडिसिन बुद्धको पूजा गरेर जन्मेको छोरा भएका कारणले त्यो घरको एउटा उपलब्धिका रूपमा मानिन्थ्यो गोपाल उन्जन नेपाली संगीत आकाशका पनि सिकन्दर नै थिए उनैमा समर्पित छ आजको यो कार्यक्रम उनकै लोली बोलीको यो गीत किरण प्रधानको सहस्वरमा Mama. सम्म भोगेको मैले मेरो घाम छायाको वास्ता मेरो टोपी हो मेरो टोपी मैलो होइन यही माटोको ठिको लागेको मेरो टोपी मैलो होइन यही माटोको ठिको लागेको मेरो पसिना पुस्दा पुस्दा यसलाई केही दुःख लागेको मेरो दुहाइदिन्छ सबै सबै नेपाली शिरमाथि गोपाल योजन नेपाली संगीत आकाशमा यस्तो समयमा जन्मिए जुन समय नेपाली संगीत संघर्षकालमा थियो मित्र सेनले शुरू गरिएको झ्याम्रे गीतको युगसँगै नेपाली गीत संगीत हिन्दी संगीतको आरसी बोराल पंकज मल्ली केएल सेगलको प्रभाव र दमनले नेपाली संगीत पारसी शैलीका पुराना गीत जस्ता सुनिन थालेको समय गोपाल योजनको जन्म भएको थियो र गोपाल योजनको जन्म भएको समय नै नेपाल राणा शासनबाट मुक्त हुने एउटा आन्दोलनमा संघर्षरत थियो भने उनी जन्मेको मुलुक हिन्दुस्तान पनि ब्रिटिशको चंगुलबाट उम्किन खोजिरहेको थियो त्यसकारण पनि गोपालजुनका गीत संगीतमा देश प्रेम जातीय जागरण र महिला उद्गमनका गीतहरू विशेष चर्चामा पाइन्छन् गोपालजुनको शब्द र संगीतमा अरूणा लामा र मीरा राणाको यो स्वरले पनि त्यो झल्को दिन्छ बिना चल्दैन तिम्रो संसार गोपाल योजन महिलाका स्वरमा बन्ने गीतमा एक उच्च आकर्षण दिन सक्ने संगीतकारका रूपमा चिनिन्छन् उनले दुई हजार अठाइस सालदेखि पद्मकन्या क्याम्पसमा सहायक प्राध्यापकका रूपमा प्रवेश गरी संगीत विषयलाई अघि बढ़ाए त्यसभन्दा पहिला उनको त्यो पदमा कवि तुलसी दिवस आबद्ध थिए पद्म कन्यामा उनले पढ़ाउँदै गर्दा नै अर्का प्राध्यापक डाक्टर दुर्गा प्रसाद भण्डारीलाई उनले त्यही समय किर्तिपुरको चौरमा लगेर मोटरसाइकल सिकाएको कुरा प्राध्यापक डाक्टर डीपी भण्डारी हरेक वर्ष गोपालञ्जनको जन्म दिवस आएकी सम्झना गर्ने गर्छन् पर्सी शुभारम्भ द म्युजिकल जर्नीको आयोजनामा पुलचोकको ललितपुर हाट किन्नी क्लबमा युवा कलाकारहरू देवीका वन्दना संगीता शाक्य देवेन्द्र मानसिंह शैलेश सिंह रोजी श्रेष्ठ दिवाकर खड्गा लगायत धेरै कलाकारले तबला वादक मनराज नकर्मी गिटार वादक रोशन बान्तुवाका साथमा एक विशेष कार्यक्रम प्रस्तुत गर्दैछ गोपालयोञ्जन सांगीतिक श्रद्धांजलि त्यस कार्यक्रममा अहिलेसम्म गोपाल योन्जनको संगीतमा धेरै कम बजेको एउटा दुर्लभ गीत जुन नारायण गोपालको स्वरमा हामीले पहिलो पटक अजर अमर गीतहरू मार्फत प्रसारण गरेका थियौं त्यस गीतलाई पछिल्लो पटक देवीका वन्दनाले गाएकी थिइन् देवीका वन्दनाले नारायण गोपालको स्वरको त्यो गीतलाई आफै प्रस्तुत गर्दैछिन् आज यहाँ नारायण गोपालको स्वरमा गोपाल योन्जनको शब्द र संगीतमा अहिलेसम्म बाँचेका मेरा बियो गगाले निर्धक निल्दैछु आएका वर्षहरूलाई वर्षहरू जसरी निलेको छ शून्यले यो रातलाई त्यस्तै निलेको छु मैले मेरो जवानीलाई जसरी निलेको छ शून्यले त्यस चैनिलेको छु मैले मेरो जवा जस्तै स्पर्शको आभास हुँदैन ढुङ्गालाई थुपारी दिएको छु व्यर्थै पीडा नारायण गोपालको स्वरमा अत्यन्त दुर्लभ यो गोपाल योजनको शब्द र संगीतको गीतलाई आगामी शनिबारको गोपाल युजन श्रद्धांजलि कार्यक्रममा देवीका वन्दना प्रस्तुत गर्दै हुनुहुन्छ र त्यसबाहेक देवेन्द्र मान सिंह संगीता साक्य शैलेश सिंह दिवाकर खड्गा लगायत अन्य कलाकारले पनि गायन प्रस्तुत गर्दैछन् भने आभा मुकारुङ पनि यसपालि यो कार्यक्रममा सहभागी छिन् मनोज कुलुङ पुरानो एयरपोर्ट कतारबाट लेख्नुहुन्छ प्रकाश सरको निरन्तर अध्ययन खोज अनुसन्धान श्रष्टा र सर्जकप्रतिको न्याय र सम्मान बिना यस्तो सुन्दर सुन्न लायक कार्यक्रम सम्भव थिएन जति नै प्रशंसा गरे पनि कम हुन्छ प्रकाश र उज्यालोको प्रशंसनीय कदम मतलब उज्यालो र प्रकाश हुँदाहुँदै ज्यादा टच लाइट बाल्नुमै जस्तो संगीतको स नचिनेलाई सुहाउँदैन पनि सबैको मन जित्न सफल अजरम्बर कार्यक्रमलाई शुभकामना हजारौं भाग पुगोस् भनेर लेख्नु भएको छ भने ट्याङ्गु डेल्टाले आबुधाबीबाट प्रतीक्षारत छु भनेर लेख्नु भएको छ चिरायु कोशिश देवेन्द्र मानसिंह दिनेश रावत बसन्त उदास वसन्त उदासले नेपाली संगीतका मूर्धन्य श्रेष्ठा गोपालञ्जन तथा स्वर सम्राट नारायण गोपालज्यूहरूप्रति हार्दिक स्वर श्रद्धा सुमन भनेर लेख्नु भएको छ राजेन्द्र सापकोटा बद्री विक्रम थापा दिनेश रावत त्यसै गरी सुशील सौरभ लेख्नुहुन्छ अजर अमर गीतहरू यसका हरेक अंक विशेष हुन्छन् मन आतुर छ भनेर लेख्नु भएको छ भने दीपक थारू लेख्नुहुन्छ मैले गीत लेख्न गोपाल गोपालञ्जन जस्तो गीतकारकै गीतहरू सुनेर शुरू गरेको हुँ यो जिन्दगीलाई म दुःख र सुख सम्झेर बाँचिदिन्छु आजको अजर अमर गीतहरूमा गोपालञ्जन विशेष हुँदा राम्रो लागिरहेछ भनेर रूपन्देही रुद्रपुर तीनबाट दीपक थारू लेख्नुहुन्छ भने राजेश्वर उदयजीले पनि एक सय सन्ताउन्न श्रृंखलालाई शुभकामना पठाउनु भएको छ आशिष न्यौपानेका पंक्तिहरू पनि बाँकी नै छन् यसबाहेक आजको यस कार्यक्रमलाई हाम्रो ट्वीटरमा मेन्शन गर्नुभएको छ धना पौडेलजीले संगीतकार गोपालञ्जनप्रति हार्दिक श्रद्धांजलि त्यसै गरी सांसारिक जोगीले काठमाण्डु सेल्फी हातमा छ शुरूकै टाइटल निबन्ध पढेर सके कुनै बेलाको ब्ल्याक एण्ड व्हाइट काठमाण्डु सुन्दर दृश्य बनेर आँखामा आयो भनेर लेख्नु भएको छ काठमाण्डु सेल्फीको भोलि एक बजे भ्रिकुडी मण्डप स्थित पुस्तक प्रदर्शनीमा वरिष्ठ गीतकार कवि नगेन्द्र थापा र चेतन कार्कीले विमोचन गर्दै हुनुहुन्छ यहाँहरू पनि इच्छुक हुनुहुन्छ भने काठमाण्डु सेल्फीको विमोचनमा अवश्य आउन सक्नुहुनेछ गोपाल युञ्जनको प्रारम्भमा संगीतका गुरू थिए नानीलाल मुखर्जी नानी दुलाल मुखर्जीसँग शास्त्रीय संगीत र स्ट्याण्ड बक्ससँग पाश्चात्य संगीतको अध्ययन गरेका गोपाल योन्जनले अम्बर गुरूङसँग आर्ट एकाडेमीमा रहेर आबद्ध भएर काम गरे त्यहाँ उनले मानवीर कपिल राज शिवप्रसादसँग संगीतका प्रेरणा र प्रोत्साहन लिए भने दुई हजार उन्नाइस सालमा दार्जीलिङ आर्ट एकाडेमीका सदस्य भएर उनी दार्जीलिङका ठाउँ ठाउँमा घुमे दुई हजार एक्काइस सालमा गायक नारायण गोपालसँग ईश्वर बल्लभले मित लगाइदिएपछि यी दुई मिलेर मितिरी संगीतको युग शुरू गरे सन् उन्नाइस सय पैंसाठी मार्च एक्काइसका दिन दार्जीलिङको महाकाल डाँडामा कर्मयुञ्जनको साक्षी बसेर ईश्वर बल्लभले मकलमा आगो बालेर गोपाल युञ्जन र नारायण गोपाललाई मित लगाइदिएपछि गोपालहरूको युग शुरू भएको थियो त्यही युगलाई पछि गएर नेपाली संगीतको स्वर्णिम युग नामाकरण गरियो तर गोपाल युञ्जनका संगीतमा नारायण गोपाल बाहेक ध्रुव केसी किरण प्रधान प्रेमध्वज प्रधान पूर्णिमा श्रेष्ठ मीरा राणा ज्ञानु राणा जस्ता कलाकार पनि स्थापित भए अहिले एउटा गीतको याद हुन्छ त्यस गीतलाई रचना गरेका हुन् गोपाल योजनले संगीत गरेका हुन् कर्म योञ्जनले तर स्वर छ तारादेवी र दिलमाया खातीको संसार दिलमाया खाती कर्मयोञ्जन गोपाल योञ्जन नगेन्द्र थापाको एउटा संयुक्त टोलीले हिमालय कला मन्दिर दार्जीलिङमा स्थापना गरेपछि त्यहाँ एउटा सांगीतिक युग शुरू भयो तर त्यही समय शरण रंजितको अर्थात शरण प्रधान र रंजित गजमेरको संगम पनि शुरू भयो त्यहाँ गायिका अणा लामाको प्रवेश भयो नेपाली संगीतको स्वर्णिम युगको शुरूआतमा यी दुई नायिका अर्थात अरूणा लामा र दिलमाया खातीलाई यी दुई समूहले आफ्नो शैलीमा प्रस्तुत गरेका थिए भने नारायण गोपाललाई दुवै समूहले आफ्नो गायक मानेका थिए नारायण गोपालका गीतका बारेमा धना पौडेले लेख्नु भएको छ साँच्चै नसुनिएको गीत रहेछ भनेर उहाँले टिप्पणी गर्नुभएको छ नारायण गोपालको साँच्चै नसुनेको गीत सुनिएछ भनेर त्यसपछि त्यही गीतका बारेमा परिपुष्पी लेख्नुहुन्छ अब तिम्रो माया चाहिँदैन मलाई जस्तै वर्षाको आभास हुँदैन ढुङ्गालाई आफ्नै तालमा सुनिरहेछु भनेर लेख्नु भएको छ भने सञ्जय शर्माले जति सुने पनि नमेटिने हो अजर अमर गुन्जिरो शुभकामना भनेर वीरेन्द्र कडेल लेख्नुहुन्छ कहिले नोसनीका सुन्दर गीतहरू सुन्न पाइन्छ र त सबै काम छोडेर अजर अमर गीतहरू सुनिन्छ बडो सुन्दर कार्यक्रम भनेर उहाँले टिप्पणी गर्नुभएको छ भने वैरागी काइलोले अजर अमर गीतको हजुरको यो लगावलाई सलाम कार्यक्रम सुनिरहेछु नेपाली गीत संगीत आकाशका तारा गोपालेञ्जनप्रति मेरो पनि सांगीतिक श्रद्धाञ्जली भनेर यो मेरो भन्दा पनि कार्यक्रम तपाईँहरू सबैको स्नेहको सम्मानको प्रतीक हो यो हामी सबै मिलेर नेपाली गीत संगीतको बचावको एउटा सानो कोशिश मात्र हो उज्यालो नाइन्टी नेटवर्क त्यसको एउटा चौधारी हो भने यसको पहल र मेहनतका लागि कैयौं गोपाल हुन्छन् कैयौं नारायण गोपालको संरक्षण हुन्छ भन्ने प्रमाणित प्रमाणका लागि यो कार्यक्रम एउटा दस्तावेज हुन सक्छ लाइफ ह्याक लेख्नुहुन्छ मेरो टोपी कैलाशको शिर जस्तो बुटोलबाट अजर अमर गीत सुन्दै गर्दा भनेर भएको छ अव्यक्तले लेख्नुभएको छ मेरो टोपी कहिल्यै पनि झुक्न नजान्ने नेपाली वीर जस्तो मेरो टोपी भित्र बहिनीको बाँस त्यसै गरिकन अर्का एकजना मित्र लेख्नु भएको छ मेरो टोपी मैलो होइन माटोको टिको लगाएको यो टोपीका प्रसंगमा गोपाल योजनका धेरै गीतहरूमा राष्ट्रिय भावका गीतहरू छन् भने जब नेपालमा एक किसिमको राजनीतिक द्वन्द शुरू भयो त्यसपछि गोपाल योजनका समर खेल्न शत्रु छैन जस्ता गीतहरूले अर्को एउटा परिवेश बनायो गोपाल योजनले आफ्नो संगीतमा गायिकाहरूमा मीरा राणा ज्ञानु राणा सुशीला कंसाकार दावा ग्याल्मो र त्यसपछिको चरणमा संगीता प्रधानलाई प्रविष्टीकरण दिएका छन् भने गायकमा उनले किरण प्रधान दीप श्रेष्ठ बीके गिरी र अझै बढ़ी मात्रामा भर्खरै गायनमा आएका सरलाई भारदहका उदित नारायण झालाई जसको नेपाली त्यति बेला शुद्ध मानिँदैनथ्यो तराई प्रदेशका उदित नारायण झाको स्वरमा स्पष्टता नभएका कारण धेरै संगीतकारले उनलाई गाउने मौका दिँदैनथ्यो त्यति बेला गोपाल योजनले उदित नारायण झालाई भरपूर गीत गाउन लगाएका थिए जस्तो मेरो माया निश्चिन्त बस नपाएको थोक र त्यसै गरिकन अहिले प्रस्तुत हुने यो गीत गोपालनको शब्द र संगीतमा कहिलेकाही मनको कुरा हामीलाई पनि भने लागी दर्पण छाया नानी गयो धुवन दर्पण छाया फेरि नानी गयो धुवन दर्पण छाया हेरी हेरी गोपाल योन्जनको संगीतमा नातिकाजीको संगीतमा शिवशंकरको संगीतमा सरलाई भारदामा जन्मेका तराई प्रदेशका गायक उदित नारायण झाले धेरै राम्रो गाउने मौका पाएका थिए आजकल धेरै मौका र अवसरका कुरा गर्दा मधेस मूलका तराई मूलका कलाकारलाई वा मान्छेलाई हेला गरियो भन्दा यो इतिहासले यस्तो देखाउँछ पहिले पनि यहाँ कुनै त्यस्तो भेदभाव थिएन भन्ने बुझिन्छ किनकि उदित नारायण झा पहिलो गायक थिए जसले नेपालबाट भारतमा संगीत अध्ययन गर्नका लागि बम्बईको विद्या भवनमा छात्रवृत्ति पाएका थिए त्यति बेला प्रकाश श्रेष्ठ वा ओम विक्रम विष्टले पाएका थिएनन् वा त्यति बेला मुरलीधरले छात्रवृत्ति पाएका थिए वा ध्रुव केसी वा भुवन केसीले पाएका थिएनन् वा गुरूदेव कामत यस्ता कैयौं उदाहरण छन् तर कहिलेकाहीँ हामी न्यूनाधिक रूपमा एउटै तर्कलाई लिएर झगडा गरिरहँदा अन्याय पनि हुन सक्छ नेपालको इतिहासमा कहिले पनि कसैलाई भेदभाव भएको इतिहास पाइँदैन तर कारणवश कोही कतै पछाडि पर्नुका अन्य कारणहरू हुन सक्छन् त्यसलाई राजनीतिक कारण बनाएर विवाद गरिन्छ तर उदित नारायण झा जस्तो गायकलाई नेपालमा त्यति बेला पनि मौका थियो अहिले पनि मौका छ इतिहासले यही भन्छ सिक्किमको ग्यान्टोकबाट चिरञ्जीवी नेपाल लेख्नुहुन्छ गोपाल योन्जन स्पेशल साँच्चै स्पेस लाग्यो हामी भारतीय नेपालीहरूले पनि गर्व गर्नुपर्ने कुरो उहाँले अर्को प्रसंगमा लेख्नु भएको छ काठमाडौँ सेल्फीको प्रतीक्षामा छु कहिले पाउन सकिने हो थाहा छैन तर एक दिन अवश्य आइपुग्ला मेरोमा भनेर उहाँले लेख्नु भएको छ अवश्य पनि चिरञ्जीवीजी भोलि काठमाडौँमा रिकुटी मण्डपमा यसको एक बजे विमोचन हुँदैछ यसपछि सायद प्रकाशक शब्दहार क्रिएसनले यसलाई बाहिर पठाउने व्यवस्था पनि अवश्य गर्ला महाभूकम्पले जोड़िएको नेपाली मन फेरि कैलाली टिकापुरको घटनाले सिसाको घर झैं चकनाचुर भएको यो कठिन घड़ीमा बहुप्रतिभाशाली संगीत महारथी गोपाल योञ्जनलाई सम्झिँदै अमेरिकाबाट कुमारजङ कार्की लेख्नुहुन्छ राष्ट्रप्रेमको भावनाले ओतप्रोत गीतहरू सुन्दै पुनः हामी पनि मातृभूमिको हितको लागि जुटिहालौं नेपालीहरू संग्लो नेपाली बन्न जागौं अनि जुटौं भनेर लेख्नु भएको छ भने धनप्रसाद घले मेरो मनपर्ने संगीतकार तथा गायक गोपाल योजनका बारेमा आज सबै जानकारी तपाईँको कार्यक्रमबाट सुन्न पाउँदा निकै खुशी लाग्यो भनेर लेख्नु भएको छ गोपाल योजन को सांगीतिक क्षेत्रमा नारायण गोपालसँग मिज्जुको सम्बन्ध थियो भने पोखराका कल्याण शेरचनसँग पनि मिज्जुकै सम्बन्ध थियो गोपाल योन्जनलाई नेपाल ल्याउनुमा प्रमुख भूमिका निर्वाह गर्नुभएको थियो गीतकार नगेन्द्र थापाले गीतकार नगेन्द्र थापा दार्जीलिङ गएर गोपाल योन्जनकी आमा छेकु डोलमा योन्जनसँग आमा मलाई गोपाल दिनुहोस् म नेपाल लान्छु भनेर मागेर ल्याएका थिए र नगेन्द्र थापाले नमागेको भए सायद गोपाल योन्जन आज हामीसँग वा हाम्रो निम्ति नेपालसँग उनी थिएन थिएन थिएन तर गोपाल योन्जनले त्यही नगेन्द्र थापाले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय नाचघरको मञ्चमा गीत गाउँदा पहिलो पटकै गोपाल योन्जनलाई आउट भन्ने आवाज सुनेपछि गोपाल योन्जन दूरदूर रहेका थिए राष्ट्रिय नाचघरको पर्दा पछाडि भनेर रामेश लेख्नुहुन्छ र त्यही कार्यक्रमबाट दुखी भएर नै गोपाल योन्जनले मेरो गीत तिमीले नसुन्दैमा मर्ने होइन भनेर त्यो शब्दमा गीत लेखे र नारायण गोपालले गाए र यही गीतलाई आगामी शनिबार संगीता साकीले गाउँदैछिन् अब यहाँ गोपाल गोपालञ्जनको अर्को पाटो गोपालञ्जन राष्ट्रिय भावका निम्ति एक सशक्त कलमजीवी हुन् भने चेतन कार्कीको भाषामा कला गला र कलम भएका एक होनार प्रतिभा हुन् तर लोकगीतमा पनि गोपाल गोपालञ्जनको अमूल्य योगदान छ उनले पश्चिम नेपालको लोकगीत संगीतलाई आफ्नो अनुभव र अनुभूतिले यसरी समेटेका छन् उनी लोकगीतमा पनि निकै चर्चित भए विशेष गरेर ज्ञान राणासँगको च्याङबा होइ च्याङबा र त्यसै गरिकन मीरा राणासँग गाएका गीतहरूमा पनि गोपाल गोपालञ्जन सबल देखिन्छन् प्रस्तुत छ यो युगल गीत मेरा राणासँग भोक लाग्यो भने भात तिर्खामा लागे मैखोला थकाइ लागे बसौला ए जाडोमा लागे मड्खौला बैसमा लागे कन्सीको पाखुरी समय लैजाउला अकाई लागे बसौला जाडोमा लागे मड्काउला पैसामा लागे कन्सीको पाकुरी समय लैजाउला नेपालगञ्जमा नाइन्टी नेटवर्कमा अझ राम्रो गीतहरू सुन्न नसकिने रहेछ यो ब्यान्डमा अर्कै एफएम आउँदो रहेछ यता सुन्न मिलाउन उज्यालोलाई अनुरोध भनेर देवराज भारतीले लेख्नु भएको छ भने हली वंश इन नारायण लेख्नुहुन्छ आकाश गड्याङ गुडुङ गर्न थाल्यो अब कानमा इयरफोन कोचेर उज्यालो एफएम सुनिन्छ कसैलाई केही भन्नु छ भनेर उहाँले प्रतिक्रिया व्यक्त गर्नुभएको छ जीवन रश्मि हमाल जो लामो समय अघिदेखि यो कार्यक्रम सुन्ने कोशिशमा हुनुहुन्थ्यो आज उहाँले लेख्नु भएको छ after very long time listening your sweet voice from उज्यालो नेटवर्क दाईको स्वर प्रस्तुति सबै जस्ताको जस्तै अल द बेस्ट दाई गोपाल इन्जनप्रति मेरो पनि श्रद्धाञ्जली भनेर लेख्नु भएको छ त्यसै गरी रश्मि अमात्य सिमु श्रेष्ठ केशव शाह र अतृप्त पाण्डेजीले पनि प्रतिक्रियाहरू व्यक्त गर्नुभएको छ यहाँहरू सबमा हार्दिक आभार सहित आदर्श वागले लेख्नुहुन्छ नेपाली संगीतको बारेमा जानकारी पाउँदै स्वर्णिम गीतहरू सुन्दैछु भनेर लेख्नु भएको छ गोपाल योन्जनको सांगीतिक जीवनमा सबैभन्दा महत्वपूर्ण पक्ष उनको नगेन्द्र थापासँगको भेट र नगेन्द्र थापा मार्फत नारायण गोपालसँगको भेट तर नगेन्द्र थापाबाट नारायण गोपालसँग भेट्नुभन्दा पहिला ईश्वर बल्लभले नै नारायण गोपाललाई गोपाल युजनसँग चिनाइदिए र त्यति बेला गोपाल युञ्जनको संगीतलाई नेपालले पनि चिन्न पाउनुपर्छ भन्ने धारणा ईश्वर बल्लभले राखेका थिए गोपाल योन्दन रेड नेपालमा प्रवेश गरेपछि भजन राष्ट्रिय गीत आधुनिक गीत लोकगीत र समूह गीत विशेष गरेर कोरसका गीतहरूमा पनि सयौं गीतहरू रेकर्ड गरे नेपाली रंगमंचमा पनि उनले गीति नाटक नृत्य नाटिका समूह गानहरू प्रस्तुत गरेका छन् तर चलचित्रको संगीतको कुरा गर्ने उनको पहिलो चलचित्र सिन्दूर जसमा उनले आफूभन्दा अग्रज नातिकाजीसँग संगीत गरेका थिए भने त्यसपछि उनले अर्को जन्म नामक फिल्ममा संगीत गरे जसमा उनले नयाँ पुस्ताका गायक पेमा लामा किरण प्रधान प्रकाश श्रेष्ठसँग काम गरे र पछि उनलाई विशेष गरेर चेतन कार्कीले नेपाली चलचित्रमा डोर्याए त्यसमध्ये विश्वास भुमरी पहिलो प्रेम र बीएस थापाका फिल्म मायाप्रीति र कान्छी गोपालिन्दनका केही यादगार फिल्महरू मानिन्छन् भने राको फिल्म उनको सांगीतिक जीवनको एउटा पछिल्लो उदाहरण मानिन्छ तर स्वतन्त्र संगीतका क्रममा उनले सुशीला कंसाकार किरण प्रधान कुमार सुब्बासँग गरेका सहकार्य निकै स्मरणीय मानिन्छ तर आज यो कार्यक्रम सुन्दै गरेका युवा पुस्ताहरूका लागि एउटा एउटा गायिकाको स्वर राख्न चाहन्छु जुन गायिका नेपाली संगीत आकाशमा गोपाल योजनको संगीतका कारण सर्वाधिक चर्चित भएकी थिइन् उनलाई त्यो समय तारादेवीसँग प्रतिस्पर्धा गर्ने गायिका भनेर चिनिन्थ्यो ती गायिका हुन् सुशीला कंसाकार उनको स्वर हो मलाई मर्नु न बाँच्नु बनायो पिरतीले भन्छन् सबैले त्यो गीत प्रस्तुत गर्न चाहन्छु गोपालेन्दनको शब्द र संगीतमा सुशीला कंसाकारको स्वरसँगै प्रश्न आएको छ एक्तासी गाईको उहाँले शनिबारको कार्यक्रम कहाँ हुने र शुक्रबारको कार्यक्रम कहाँ हुने भनेर सोध्नु भएको छ शनिबारको कार्यक्रम दुई बजे पुलचोकको ललितपुर हाट क्लबमा गोपाल योञ्जन सांगीतिक श्रद्धांजलि सभा र शुक्रबार भोलि एक बजे भ्रिकुटी मण्डक पुस्तक प्रदर्शनीमा काठमाडौँ सेल्फीको विमोचन र यो प्रश्नसँगै अर्को एउटा प्रश्न राख्नु रोचक प्रसंग राख्नुभएको छ सांसारिक योगीजीले यो कार्यक्रम सुन्दै गर्दा मलाई पोखराको मेरो बाल्यकाल याद आयो भनेर लेख्नु भएको छ उहाँलाई पोखरामा बस्दा आफूले सुनेको सांगीतिक कार्यक्रम विशेष गरेर अझ राम्रो गीतकै कुराकानी उहाँले जोड्नु भएको छ प्रकाश दाईको बोली सुन्दा पोखरामा बिताएको बचपन झलझल याद आउँछ बोली जस्ताको त्यस्तै छ तर समय कहाँबाट कहाँ पुगिसक्यो दिनेश निरौला र मलाई यस कार्यक्रमबाट विदा दिनुहोस् भोलि दिउँसो एक बजे भेट हुने नै छ पर्सि शनिबार दुई बजे गोपालजनको सम्झनामा भेट हुने नै छ आज किरण प्रधानको स्वर गोपाल इन्जनको शब्द र संगीतबाट हामी विदा हुन्छौ जीवनदेखि डराएर यहाँ जिउनेहरूले सब दुःख पाउँछन् मर्नेहरू सब हालिन्छन् फूल होते रो सारा संसार तेरे हो उड़दै उड़दै उड़दै छुन सकिस भने जुन तारासम्म तेरै हो जुन तारासम्म तेरै हो भूल हो तेरो आराम खोज्नु अड्नेहरू नै लक्ष्यमा पुग्छन् अड्नेहरू सा रिसहरूको टोपी आशाहरूको माला लगाऊ निराशहरूलाई छोपी निराशहरूलाई छोपी भुल हो तेरो दया खोज्नु आँखाहरूलाई भिजाएर लड्नेहरू नै ठाकुरा पुग्छन् ढुक्नेहरू सब दिन कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज